उत्पत्तिको पुस्तक अध्याय एघार बाबेलको धरहरा त्यसबेला जम्मे पृथ्वीमा एउटै भाषा र एकै खालको बोली थिए मानिसहरू पूर्वतिर सर्दै जाँदा सिनार देशमा एउटा मैदान भेट्टाएर त्यही बसोबास गरे तिनीहरूले आपसमा भने लौ हामीहरू इँट बनाएर पोलौं ढुङ्गाको सट्टा इँट र हिलोको सट्टा अलकत्रा तिनीहरूले प्रयोग गरे तब तिनीहरूले भने लौ हामी आफ्नो निम्ति एउटा शहर र स्वर्गैसम्म पुग्ने एउटा धरहरा बनाऊ अनि आफ्नो नाउँ राखौं र हामी पृथ्वीभरि जताततै नछरियौं मानिसहरूका सन्तानले बनाइरहेको शहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो अनि परमप्रभुले भन्नुभयो यदि एउटै भाषा बोल्ने एउटै जातिको स्थानमा अहिले यिनीहरूले यो गरे भने अब यिनीहरूले योजना गरेको कुनै पनि कुरा असम्भव हुने छैन आऊ तल ओर्लर गई तिनीहरूको भाषा खलबल पारिदिउ र तिनीहरूले एक अर्काको बोली नबुझुन् तब परमप्रभुले त्यहीँबाट तिनीहरूलाई जम्मै पृथ्वीभरि तितर बितर पारिदिनुभयो र तिनीहरूले त्यो सहर बनाउन छोडिदिए यसकारण त्यसको नाउँ बाबेल राखियो किनभने परमप्रभुले त्यही नै सारा पृथ्वीभरिका भाषा खलबल पारिदिनु भएको थियो त्यहीबाटै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि तितरबितर पारिदिनुभयो सेमदेखि अब्राहमसम्मको वंशावली सेमको वृत्तान्त यही हो जलप्रलयको दुई वर्षपछि एक सय वर्षको उमेरमा सेमले अर्पक्षनदलाई जन्माए अर्पक्षद जन्मेपछि सेम पाँच सय वर्षसम्म बाँचे र तिनका अरू छोराछोरीहरू जन्मे अर्पक्षतको उमेर पैंतिस वर्षको हुँदा तिनले सेलाहालाई जन्माए सेलाह जन्मेपछि अर्पक्षत चार सय तीन वर्षसम्म बाँचे र तिनका अरू छोराछोरीहरू जन्मिए सेलाहाको उमेर तीस वर्षको हुँदा तिनले एबेरलाई जन्माए एबेर जन्मेपछि सेलाहा चार सय तीन वर्षसम्म बाँचे र तिनका अरू छोराछोरीहरू जन्मिए एबेरको उमेर चौतिस वर्षको हुँदा तिनले पेलेगलाई जन्माए पेलेग जन्मेपछि एबेर चार सय तीस वर्षसम्म बाँचे र तिनका अरू छोराछोरीहरू जन्मिए रौको उमेर बत्तीस वर्षको हुँदा तिनले सरुकलाई जन्माए सरुक जन्मेपछि रौ दुई सय सात वर्षसम्म बाँचे र तिनका अरू छोराछोरीहरू जन्मिए सरुकको उमेर तीस वर्षको हुँदा तिनले नाहोरलाई जन्माए नाहोर जन्मेपछि सरुक दुई सय वर्षसम्म बाँचे र तिनका अरू छोराछोरीहरू जन्मिए नाहोरको उमेर उनातिस वर्षको हुँदा तिनले तेराहलाई जन्माए तेरह जन्मेपछि नाहोर एक सय उन्नाइस वर्षसम्म बाँचे र तिनका अरू छोराछोरीहरू जन्मिए तेराहको उमेर सत्तरी वर्षको हुँदा तिनले अब्राम नाहोर र हारानलाई जन्माए तेह्रको वृत्तान्त यही हो तेरहले अब्राम नाहोर र हारानलाई जन्माए अनि हारानले लोतलाई जन्माए हारान तिनका बाबु तेह्रकै जीवनकालमा आफ्नो जन्मदेश कल्दीहरूको उरमा मरे अब्राम र नाहोरले विवाह गरेर पत्नी ल्याए अब्रामकी पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो तिनी हारानकी छोरी थिइन् हारान चाहिँ मिल्का र इस्काका पिता थिए साराई बाँझी थिइन् र तिनका कोही छोरा छोरी थिएनन् तेरहले आफ्ना छोरा अब्राहम र हारानको छोरो आफ्नो नाति लोत र अब्राहमकी पत्नी आफ्नी बुढारी साराईलाई साथमा लिएर कल्दीहरूको उरबाट कनान देशमा जान दिनेहरूसँगै निस्के तर तिनीहरू हारानमा पुगेर त्यही बसोबास गरे तेह्रको उमेर दुई वर्ष पुगेपछि तिनी हारानमा मरे